Wie mir la किना भए साँचेको हुन्छ जनम जन्मको छोट हजार सहे पनि एक दिन त आउँछ माया छ चाहे ढुङ्गाको मन भए Ik ben taal.